मैले एउटा झोला भेट्टाएको छु मैले एउटा झोला भेट्टाएको छु अत्यन्तै पुरानो अत्यन्तै पुरानो मकिएर ठाउँ ठाउँमा प्वाल परेको मकिएर ठाउँ ठाउँमा प्वाल परेको झोलाभित्र झोलाभित्र लेप्चे छाप ठोकिएका एक थान स्वाभिमानका बन्द खामहरू छन् च्यातिएर धुजा धुजा परेका एक मुठी इमानका दस्तावेजहरू छन् कालो रङ लतपतिएको एउटा दुर्गन्धित डायरी छ डायरीमा रातो मसीले लेखेको जाल झेल र षड्यन्त्रको फेहरिस्त छ झोलाभित्र एउटा झुत्रो म्यानिफेस्टो छ झोलाभित्र एउटा झुत्रो म्यानिफेस्टो छ विद्रूप देखिने एउटा चरित्रको चित्र छ भन्नुहोस् महाशय भन्नुहोस् महाशय यो झोला कसको हो यो झोला कसको हो